लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot np मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता आर्याल नेकपा एमालेको जारी नौ महाधिवेशनमा पेश भएका विभिन्न प्रतिवेदनहरूमाथि टोली नेताहरूले अहिले आ निचोड पेश गरिरहेका छन् काठमाडौँको ब्रिकुटी मण्डपमा जारी बन्द सत्रमा हिजो निचोड राख्न बाँकी टोली नेताहरूले सुझाव सहितको निष्कर्ष पेश गरिरहेका छन् महाधिवेशनमा पेश भएका विभिन्न प्रतिवेदनहरूमाथि छलफल गर्न बनाइएका उन्नाइसवटा समूह मध्ये दसवटाले हिजो नै सुझाव राखिसकेका छन् भने बाँकी रहेका नौवटा समूहले आज आफ्नो धारणा सहितको सुझाव पेश गर्नेछन् अधिकांश समूहले पदाधिकारीको संख्या नबढ़ाउन सुझाव दिएका छन् पदाधिकारीको संख्या कार्य विभाजनमा भद्रगोल हुने भएकाले पुरानै कार्य समितिलाई निरन्तरता दिन माग गरेको प्रचार विभाग प्रमुख प्रदीप ग्यावालीले बताउनु भएको छ विधान संशोधन मार्फत एमाले उपाध्यक्ष र सचिवको संख्या पाँच उपमहासचिव महासचिव दुई बनाउने प्रस्ताव राखेको छ आज सुझाव दिने क्रम सकिएपछि नेतृत्व चयनको प्रक्रिया शुरू हुनेछ प्रचार विभाग प्रमुख गेवालीका अनुसार साँझसम्म मतदाता नामावली प्रकाशन गरिनेछ यसैबीच विधान संशोधन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति कायम हुन नसक्दा अध्यक्षका प्रत्याशी द्वय माधव कुमार नेपाल र केपी शर्मा ओलीले टिम सार्वजनिक गर्न सक्नु भएको छैन नेपाल पक्ष विधान संशोधन गरेर पदाधिकारीको संख्या बढ़ाउनु पर्ने पक्षमा रहेको छ भने ओली पक्ष भने विधान संशोधनको विपक्षमा रहेको छ विधान संशोधन प्रस्तावको टुङ्गो लाग्न नसकेका कारण दुवै नेताले प्यानल घोषणा गर्न सकेका छैनन् आकांक्षीको संख्या धेरै भएकाले दुवै टिममा प्यानल तयार पार्न समस्या देखिएको नेताहरूले बताएका छन् यसैबीच नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मतदान भने नहुने भएको छ नेपाल पक्षका नेताहरूले विद्युतीय मतदानमा आशंका जनाउँदै अस्वीकार गरेपछि विद्युतीय मतदानमा नजाने निष्कर्षमा पुगेका हुन् संविधान सभाको निर्वाचनमा सहभागी भई प्रतिनिधित्व गर्न नसकेका राजनीतिक दलहरूसँग संविधान सभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिले आज पनि छलफल गरिरहेको छ नयाँ बन्ने संविधानमा उनीहरूका एजेण्डा समावेश गर्नका लागि उपसमितिले हिजोदेखि नै छलफल थालेको हो संविधान सभाको निर्वाचनमा सहभागी भएका तर प्रतिनिधित्व गर्न नसकेका दलको संख्या बयानब्बे रहेको छ हिजो बयालिसवटा दललाई बोलाइएको भए पनि जम्मा दसवटा जति दलका प्रतिनिधि मात्र उपस्थित भएका थिए आजको छलफलमा बाँकी दलहरूलाई पनि बोलाइएको संसद सचिवालयले जनाएको छ चितवन जिल्लालाई सरसफाई सरसफाईयुक्त जिल्ला बनाउन पाँच वर्ष रणनैतिक योजना तयार गरिने भएको छ खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले भर्तमा गरेको प्रारम्भिक छलफलमा सरसफाईको मापन गरिने सूचकहरू कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ सबै क्षेत्रमा खानेपानीको पहुँच चर्पी प्रयोग व्यवहार परिवर्तन सुधारेको चुलोको प्रयोग करेसा बारी व्यवस्थापन गोठ सुधार जस्ता सूचकहरूलाई कार्यान्वयन कसरी गर्ने भनी योजना बनाउन लागि छ समितिका संयोजक स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले आधारभूत सुविधालाई विस्तार गर्दै उच्च स्तरको खानेपानी तथा सरसफाई सुविधा सहज रूपले पुर्याउन रणनैतिक योजना बनाउन लागि बताउनु भएको छ उहाँले सरसफाईका लागि जिल्लाव्यापी रूपमै पूर्ण अनिवार्य परिवर्तनका क्रियाकलापहरू शुरू गर्ने जानकारी दिनुभएको छ समितिका सदस्य सचिव एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख चक्रपाणी शर्मा आचार्यले आधारभूत खानेपानीको सुविधा सबै गाउँमा पुर्याउन रणनीति योजना बनाइने बताउनु भएको छ उहाँले पानी सुरक्षा योजना सबै गाविसमा कार्यान्वयन गर्दा योजनाले सरकारवालालाई सहयोग मिल्ने बताउनु भएको छ इनार सरसफाई गर्ने क्रममा पश्चिम चितवनको पार्वतीपुर गाविस वडा नम्बर पाँचमा दुई दाजु भाइको मृत्यु भएको छ आज बिहान नौ बजेको समयमा स्थानीय राजु तामाङको समिल अगाडि रहेको इनार सफा गर्ने क्रममा पतिहानी गाविस वडा नम्बर तीन बस्ने पचास वर्षीय लालबहादुर विक्क र चौतिस वर्षीय भाइ कुमार विक्कको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ भाइ कुमारलाई बचाउन जाँदा दाजु लालबहादुरको पनि निसासिएर ज्यान गएको स्थानीय अमृत नेपालीले बताउनु भएको छ छ इनार गहिरो रहेको र अक्सिजनको अभावमा उनीहरूको ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ मृतकको शव निकाल्ने कार्य भएको प्रहरीले जनाएको छ पालेस्तानी संगठन हमासले दक्षिणी इजरायलमा दर्जनौ रकेट बम प्रहार गरेको छ अधिकारीहरूका अनुसार हमासले इजरायलमा एक घण्टाभित्र करिब चालिस पटक रकेट आक्रमण गरेको छ यद्यपि सो आक्रमणबाट कोही हताहती भने भएको बारे भने कुनै जानकारी आएको छैन प्यालेस्टाइनका गाजापत्ती क्षेत्रमा इजरायली सेनाको आक्रमणमा छ जनाको मृत्यु भएको केही समयमै इजरायलमा रकेट आक्रमण भएको अधिकारीहरूले बताएका छन् इजरायलले भने छ जनाको मृत्यु हुने गरी आफ्नो सेनाले आक्रमण नगरेको दावी गरेको छ गाजापट्टी क्षेत्रमा आफ्नो सैन्य शक्ति बढ़ाएको भनी इजरायलले स्वीकार गरेको छ खेल समाचार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि सेमी फाइनलका खेल सुरु हुँदैछ पहिलो सेमी फाइनलमा आयोजक ब्राजिल र जर्मनी भिड्नेछन् खेल राति पाउने दुई बजेपछि सुरु हुनेछ पाँच पटकको विश्वविजेता ब्राजिल छैटौं पटक उपाधि जितेर नयाँ इतिहास कायम गर्ने धुनमा रहँदा तीन पटकको विश्वकप च्याम्पियन जर्मनी पनि ब्राजिललाई हराउँदै चौथो पटक उपाधि रक्षा गर्ने दाउमा रहेको छ समूह चरणको खेलमा ब्राजिलले मेक्सिकोलाई पराजित गर्दै समूह एक विजेता बनेको थियो भने अन्तिम सोह्रमा चिलीलाई टाई ब्रेकरमा पछि पार्दै अन्तिम आठमा स्थान बनाएको थियो क्वार्टर फाइनलमा कोलम्बियालाई पाखा लगाउँदै ब्राजिलले सेमी फाइनलमा स्थान सुरक्षित बनाएको हो हौस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी सेल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one